न्ति राष्ट्रूचना सङ्गी राम मनोरञ्जन विश्वभरि नमस्ते रेडियो राष्ट्रको कान्तिपुर एफएम सुन्नुहुने हाम्रा सम्पूर्ण प्रिय आदरणीय श्रोतालाई प्राविधिक मित्र दीपक अनि म दीपक दुवैजना हार्दिक स्वागत गर्दछौ र कार्यक्रमको नाम हो फिल्मी परेड नेपाली चलचित्रका उत्कृष्ट दस गीत श्रृङ्खलाहरू सुन्न सक्नुहुने यो कार्यक्रम हामी हरेक साता ठिक यसै बेला आउने गर्छौं र हाम्रो यो कार्यक्रममा नेपाली चलचित्रमा भएका विविध गतिविधिहरूलाई समेटेर नेपाली चलचित्रका दसवटा गीत यहाँहरू सामु सुनाउने हाम्रो कर्तव्यमा पर्दछ त आउनु अब कार्यक्रमलाई सुरुवात गरौँ सुरुवातमा काठमाडौँ उपत्यकामा चलिरहेको चलचित्रको बारेमा चर्चा गर्नुपर्ने हो त त्योभन्दा अगाडि दशौं स्थानमा रहेको चलचित्रको कुराकानी गरौँ आज एउटा नयाँ चलचित्रको गीत हाम्रो काउन्टाउनमा प्रवेश गरेको छ र चलचित्रको नाम हो शासन यो चलचित्रमा विशेष गरेर धेरै खर्च गरेर धेरै मेहनत र धेरै टाइम लगाएर बनाइएको छ भनेर प्रचार गरिएको छ र लोकेन्द्र कार्की नामक नायक जुन धेरै समय अगाडि गायब भएर फेरि उदाएका छन् चलचित्र क्षेत्रमा र यो चलचित्रमा लगभग लगभग एक करोड र पचास लाख थप एक करोड पचास लाख बिग बजेटको फिल्म हो यो अहिले नेपाली चलचित्रहरू एकदमै असफल भइरहेको अवस्थामा यो चलचित्रको अवस्था कस्तो हुन्छ त्यो चाहिँ हेर्न बाँकी छ तर अहिले हाम्रो काउन्टाउनमा रहेको दशौं स्थानको गीत शासन दुईवटा चलचित्रको कुराकानी गरौँ अहिले काठमाडौँमा चलिरहेको भगवान सबैको यो चलचित्र अहिले काठमाडौँमा चलिरहेको छ र यो चलचित्रले पछिल्ला नेपाल र अलिकता सफल हुन सफल रहेको छ दुई हप्ता बित्दाखेरि कुनै पनि चलचित्रले दर्शकहरूको मुख देख्न नपाउने अवस्थाबाट हटेर यो चलचित्रमा केही भिड आएको छ र चलचित्र लगभग फ्लप हुनबाट बचेको छ भनेर भन्न सकिन्छ र यो चलचित्र जसमा राजेश हमालको केन्द्रीय भूमिका रहेको छ भगवान सबैको त्यो चलचित्र अहिले काठमाडौँ काठमाडौँ उपत्यकामा चलिरहेको छ योभन्दा अगाडिको रिपोर्ट कस्तो हुन्छ त्यो म पछिल्लो कार्यक्रममा भनेछु अहिले पनि हाम्रो काउन्ट तर्फ जाउँ नौ स्थानमा नौ स्थानमा रहेको छ चलचित्र स्वर र यो स्वर अब एकै साथ रिलिज हुने क्रममा छ र यो चलचित्रमा सुगम पोखरेलको सङ्गीत रहेको छ संसार चिहाउने एक दिन बन्नु आजको इज्जत मान्छे